सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल इलाका प्रहरी काली रत्नगरले हिजो दुई सय पचास लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ कार्यले गत एक हप्ताको अवधिमा विभिन्न स्थानबाट बरामद गरेको सो परिणामको अवैध घरेलु मदिरा पत्रकारको रोबरमा नष्ट गरेको हो पूर्वी चितवनको पदमपुर जोटपाने लंका लाइन लेखाकी स्थानबाट बिक्रीका लागि ल्याउँदै गर्दा बरामद गरिएको मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय रत्नगरका प्रमुख एवं प्रहरी नायक उपरीक्षक टिक्का बहादुर कार्की अधिकारीले जानकारी दिनुभयो त्यसै गरी हिजो नै रत्नगर नगरपालिका एक स्थित स्याउली बजारमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नष्ट गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो इलाका प्रहरी कार्यालयले अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने अभियानलाई तीव्रता दिए पनि न्यूनीकरणमा भने कमी आउन सकेको छैन जिल्ला ट्राफिक प्रहरीकाले चितवनले स्कूल तथा कलेजहरूमा पढ्ने विद्यार्थीहरूका लागि ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको छ जिल्लामा ट्राफिक नियम उल्लंघनको घटनामा वृद्धि भएसँगै विद्यालय स्तरबाट नै जनचेतना जगाउने उद्देश्यले यस्तो कक्षा सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ ट्राफिक प्रहरीले गर्नुपर्ने अभियान अन्तर्गत आगामी श्रावण सोह्र गतिबाट जनचेतनामूलक कक्षा सञ्चालन गर्न लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक मरेन्द्र थापाले जानकारी दिनुभयो कार्यालय अभियान अन्तर्गत श्रावण सोह्र गते पेक्स एकाडेमी तथा सत्र गते होलिडे क्रिएसन स्कूलमा कक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभयो कार्यालयले योसँगै ट्राफिक नियम उल्लंघन गरी सुबारी चलाउनेमाथि पनि कड़ा निगरानी राख्न थालेको छ स्कूल तथा कलेजमा पढ्ने विद्यार्थीहरूले लही लही तथा देखासेकीको रूपमा बाइकको प्रयोग गरेको पाइएकाले यसलाई पनि नियन्त्रणमा लिन सफल भएको कार्यालयले जनाएको छ निरीक्षक थापाले बिना लाइसेन्स वाणी साधन चलाउने बिना हेलमेट चलाउने र हेलमेट लगाए पनि हेलमेटको फिता नलगाउनेलाई जरिवाना गर्ने गरेपछि सुवारी चालकहरू सचेत भएका छन् यसले ट्राफिक नियम उल्लंघनको घटनामा समेत कमी आएको छ उहाँले चितवनमा बयालिसजना ट्राफिक प्रहरी भए पनि ती ट्राफिकले जिल्लाको सम्पूर्ण क्षेत्रमा काम गर्न नसकिएको बताउनुभयो जिल्लाको मोगलिनदेखि लोथरसम्मका स्थानमा ट्राफिक रहे पनि अत्यावश्यक ट्राफिक प्रहरी चाहिने ठाउँमा समेत जनशक्ति अभावका कारण सेवा पुर्याउन नसकेको कार्यालयको भनाइ छ चितवनमा खोलाले बोकाएर एक चेपाङ पुरूषको ज्यान गएको छ पिप्ले गाउँ विकास समिति वडा नम्बर नौ धमिली बस्ने वर्ष पैंतालिसका दिलबहादुर चेपाङको खोलाले बोकाएर ज्यान गएको जिल्ला प्रहरीकाले चितवनले जानकारी दिएको छ मंगलबार बेलुका आठ बजेको समयमा श्रीमतीसँगै घर जाने क्रममा मार्तल खोला तर्ने क्रममा दिलबहादुरलाई बकाएको थियो बेपत्ता भएका दिलबहादुरलाई खोजतलास गर्ने क्रममा उनको सबभन्दा दुई ढुङ्गे खोला स्थितमा खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ पहाड़ी गाविसमा धेरै खोला तर्नुपर्ने भएकाले वर्षयाममा वर्षेनी चेपाङ समुदायका व्यक्तिहरूले ज्यान गुमाउने गरेका छन् यसैबीच चितवनको मंगलपुर चार स्थित नारायणी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएकी स्थानीय सन्दीप दाहाललाई उद्धार गरिएको प्रहरीले बताएको छ नदीले बगाएको भन्ने खबर प्राप्त भएपछि चितवनको चनौलीबाट प्रहरी र नेपाली सेना राजीवगढको गढको टोलीले खोजतलासका क्रममा चित्रवन नगरपालिका आठ गोब्रेनीबाट उनलाई सकुशल उद्धार गरेको हो जैविक विषादीको प्रयोग गरी कसरी खाद्य तत्व उत्पादनमा वृद्धि गर्न सकिन्छ भन्ने बारे अन्तर्राष्ट्रिय कृषि विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय तालिम सहितको गोष्ठी सकिएको छ बालीमा जैविक विषादीको प्रयोग बढाई रासायनिक विषादी र मलको प्रयोग घटाउन आवश्यक रहेको तर्कसहित तालिम तथा गोष्ठी सकिएको हो नेपाल जस्तो देशमा यही भएका जैविक वस्तुहरूलाई प्रयोग गरी विषादी बनाएर बालीमा प्रयोग गर्न सके रासायनिक विषादीको असर हुले हुने रोगको संक्रमणबाट बस्नुका साथै निरोगी रहन मद्दत पुग्ने विज्ञहरूले निष्कर्ष निकालेका छन् उनीहरूका अनुसार अर्ग्यानिक उत्पादनका लागि जैविक विषादीको प्रयोग अनिवार्य छ एकीकृत शत्रु जीव व्यवस्थापन कार्यक्रम नेपालको आयोजनामा अन्तर्राष्ट्रिय कृषि विज्ञहरू सम्मिलित अन्तर्राष्ट्रिय तालिम सहितको गोष्ठी चितवनको भरतपुरमा तीन दिनदेखि चलेको थियो गोष्ठीमा नेपालसित Guatemala Honduras Indonesia Cambodia Kenya Tanzania र बंगलादेश सहितका सात देशका गरी अठार विदेशी सहित पच्चीसजना कृषि विज्ञहरू सहभागी रहेका थिए कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरले गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा बीस करोड़ पचास लाख बयालिस हजार रूपियाँको मल बिक्री गरेको सुनाएको छ कम्पनीले सात हजार अठासी मेट्रिक टन रासायनिक मल र दुई सय आठ मेट्रिक टन जैविक तथा भर्मिङ कम्पोस्ट मल बिक्री वापस रकम संकलन गरेको शाखा प्रबन्धक रविन्द्र गौतमले जानकारी दिनुभयो चार हजार तीन सय पैसठी मेट्रिक टन युरिया बापत आठ करोड़ बयालिस लाख बाइस सय पचहत्तर मेट्रिक टन डीएसपी बापत दस करोड़ त्रिपन्न लाख चार सय अडचालिस मेट्रिक टन पोटास बापत एक करोड़ चौवालिस लाख रकममा संकलन भएको उहाँको भनाइ छ त्यस्तै कालेले दुई सय आठ मेट्रिक टन जैविक तथा फर्बिङ कम्पोस्ट मल बापत दस लाख बयालिस हजार रूपियाँ संकलन गरेको छ कार्यालयले जिल्लाका नब्बे सहकारी संस्था मार्फत मल बिक्री वितरण गर्दै आएको छ युरिया प्रति केजी उन्नाइस रूपियाँ डीएसपी प्रति केजी छयालिस रूपियाँ चास प्रति केजी बत्तीस रूपियाँ जैविक तथा फर्मिङ कम्पोस्ट मल पाँच रूपियाँका दरले बिक्री गरेको छ कार्यालयले आर्थिक वर्ष उनासत्तरी सत्तरीमा पनि सात हजार छ सय मेट्रिक टन मल बिक्री गरेको थियो यो वर्ष साल ट्रेनिङ लिमिटेडले पनि मलको कारोबार गरेकाले कम्पनीको कारोबार विगतको तुलनामा केही घटेको कार्यालय प्रमुख गौतमले बताउनुभयो चितवनमा मलको अभाव हुन नदिने भन्दै सरकार सरकारले साल ट्रेनिङ लिमिटेडलाई पनि गत वर्षदेखि मलको कारोबार गर्न अनुमति दिएसँगै जिल्लामा दुईवटा संस्थाले मलको कारोबार गरिरहेका छन् जिल्लामा वार्षिक दश हजार मेट्रिक टन खल मल खपत हुँदै आएको छ धान किसान तरकारी खेती गर्ने किसान केरा व्यवसायी र माछा पालक किसानहरूले मलको प्रयोग गर्ने गरेका छन् मल सरल र सहज रूपमा आयात भइरहेकाले चालू आर्थिक वर्षका लागि पनि मलको अभाव नहुने शाखा प्रबन्ध गौतमले बताउनु बताउनुभयो उहाँका अनुसार दुई सय मेट्रिक टन मल मौजात रहेको जनाएको छ भने आउने क्रम पनि चलिरहेको छ पछिल्लो समयमा किसानहरू अर्ग्यानिक उत्पादनतर्फ अग्रसर भएकाले जैविक मलको खपत र माग समेत बढ़दो क्रममा रहेको छ कार्यालयले विगत पैंतालिस वर्षदेखि चितवनमा मलको कारोबार गर्दै आएको छ भरतपुर नगरपालिकाको आर्थिक आमदानी साठी प्रतिशतले बढ़ेको छ आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा नौ करोड़ नब्बे लाख अन्ठानब्बे हजार सात सय छिहत्तर रूपियाँ चौरानब्बे पैसा आमदानी आन्तरिक आय रहेकोमा आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा चौध करोड़ एघार लाख तीन हजार पाँच सय तिरासी रूपियाँ अडतिस पैसा भएको भरतपुर नगरपालिकाले जनाएको छ नगरपालिकाले आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा भन्दा आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा पाँच करोड़ बाह्र लाख पैंतालिस हजार तेत्तीस रूपियाँ बढ़ी आय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 सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज बेलुका पानी पर्न सक्ने तथा दिउँसो घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो हवस् बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएम पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one